रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज देशकै चर्चित नेटवर्कहरूको सहकार्यमा घटना र परिस्थिति सुझाउने आवाजहरू निरन्तर गुन्जिरह्यो अर्पणमा सुनहरू सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँ नेपालबाडी network Kathmandu Ujyalo ninety network Kathmandu radio audio एक कान दुई कान मैदान यसमै छ मजा काठमाडौँ साथमा W W W dot radio Arpan dot कमबाट विश्वभर तपाईँसँग हाम्रो प्रयास तपाईँलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने अब तपाईँसँगै हरेक पल रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज यो हो रेडियो अर्पण सदैव साथमा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि हेलो हेलो रमेश तिमी कहाँ छौ सङ्गीता सङ्गीता म यहीँ छु नि ठिकै छ ठिकै छ रमेश अब त तिमीले मलाई समय पनि दिन नसक्ने भएछौ म रोएर बस्छु तिमी खुसी हुन्छौ भने बुझ्यौ तिमीले सङ्गीता होइन होइन त्यसो नभन न म तिमीलाई भेट्न आइहाल्छु नि प्लिज नरौ न न सङ्गीता ए दाई हेलमेट खोइ हेलमेट खोइ अय्या मरे ए हेर त मोटरसाइकल लड्यो हेर त मोटरसाइकल लड्यो ए मोटरसाइकल लड्यो चल जाम जाम हो यस्तै दुर्घटना हुन सक्छ सवारी साधन हतार हतारमा चलाउँदा हतार नगर्नुहोस् तपाईँलाई कसैले पर्खिरहेछ सार्वजनिक हितका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ट नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ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 पदाधिकारी भङ्ग गरेर आजबाट एकल नेतृत्वमा जानेछ ललितपुरको खन्दा गार्मेन्टमा जारी विस्तारित बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल नेतृत्वमा जाने गरी पेश गरेको प्रस्ताव पारित भएपछि आगामी संविधानसभा चुनावसम्मको लागि एकल नेतृत्वमा जाने घोषणा हुनेछ हिजो भनाइ राख्दै अधिकांश समूहले विवाद मिलाउन प्रचण्ड अध्यक्ष र बाँकी सबै सदस्य रहने गरी जान सकिने बताएका थिए एकल नेतृत्वको विपक्षमा रहनुभएका नारायण काजी श्रेष्ठ र महासचिव पोष्ट बहादुर बोगटीले पनि हिजो पदबाट राजीनामा दिइसक्नु भएको छ प्रवक्ता अग्निप्रसाद सापकोटाले अब अर्को विशेष बैठकसम्म एकल नेतृत्व कायम रहने बताउनुभयो विशेष बैठक संविधान सभाको चुनावपछि मात्रै बोलाउने गरी अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको छ आज उच्च नेताहरूले राख्ने र अध्यक्ष प्रश्नले समूहगत रूपमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आज मनोनयनका विषयमा छलफल हुने भएको छ अध्यक्ष झरना खनालको प्रतिवेदन पारित भएपछि आज बाँके जिल्लामा छलफल हुनेछ मध्याह बाह्र बजीदेखि बस्ने बैठकमा विधान अनुसार केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी बाँडफाँडको एजेन्डाबाट छलफल हुने प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो उहाँका अनुसार आज सल्लाहकार परिषद स्थानीय निकायको प्रतिवेदनसँगै चुनाव अभियानको समीक्षा पनि हुनेछ मनोनयनका विषयमा एमाले नेताहरूबीच विवाद रहेकाले पहिलो जिन्दामा नेताहरूको ध्यान बढी केन्द्रित रहेको नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो केन्द्रीय कमिटिको बैठक अघि बिहान स्थायी समितिको बैठक बस्नेछ स्थायी समितिमा विभिन्न समिति बनाउने विषयमा छलफल हुनेछ हिजो एमाले अध्यक्ष खनालको प्रतिवेदन पारित गर्दै सबै विवादहरू थाँती राखेर चुनावमा केन्द्रित हुने निर्णय गरेको थियो एमाले संविधान सभाको निर्वाचन सुनिश्चित गर्न र अग्रस्थान सुनिश्चित गर्न सम्पूर्ण पार्टी शक्तिलाई परिचालित गर्ने र चुनावमा तराईलाई विशेष केन्द्रमा राखेर तराई मधेस अभियान दुई हजार सञ्चालन गर्ने निर्णय पनि गरेको छ भदोमा गर्ने भनेको प्रतिनिधि परिषद बैठक भने चुनावपछि धकिलिएको छ भदोमा भेला र फागुन महिनाभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ नेपाली कंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एकतिसौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ दिवसका अवसरमा नेपाली कंग्रेस र उसको भातृ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् यही सन्दर्भमा आज कंग्रेसले बीपी संग्रहालय काठमाडौँको सुन्दरी जलमा विशेष कार्यक्रम आयोजना गरेको छ नेपाली कंग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म विक्रम सम्मद उन्नाइस साल भदौ चौबिस गते भारतको बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बीपी कोइराला कोइर्ला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरलाको नामबाट परिचित हुनुहुन्थ्यो जीवनभर प्रजातन्त्रको लागि लड्नुभएका कोइरला शालीन सोझबुझ र गम्भीर चिन्तन अदम्य साहसी नेता हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नुभएका कोइरलाको दुई हजार उनाचालिस साल साउन छ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइरला भारतीय नेताहरूसँगै झेल पर्नु भएको थियो कोइरलाको नेतृत्वमा जहाने राणा शासन हटाउन दुई सालमा नेपाली राष्ट्रिय कंग्रेसको स्थापना भएको थियो बीपी कोइरालाले दुई सालमा एक सय चार वर्ष राणा शासनको विरूद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बेपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनैतिक व्यक्तित्वको रूपमा समेत चिन्नुहुन्थ्यो राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला दुई हजार पन्ध्र सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्री मन्त्रीबाट बर्खास्त गरी कोइरालालाई जेल राखेका थिए उहाँ दुई हजार पच्चिस सालसम्म आठ वर्ष निरन्तर जेलमा नै रहनुभयो त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला दुई सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो उच्च राजनैतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई अतुलनीय मानिन्छ कोइरालाको सुम्रीमा मोदी आइन बाबु आमा र छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब मन्त्री नबन्ने घोषणा गर्नुभएको छ पछिल्लो समय लगातार सत्तामा रहँदै आउनुभएका महतोले अब मन्त्री नबन्ने घोषणा गर्नुभएको मन्त्री भइसक्नु भएको छ आज शनिबार जनकपुर पुग्नुभएका महतोले भन्नुभयो अब पार्टी स्थापित भइसकेको छ विगतमा पार्टीको अवस्था अहिले जस्तो नभए नै पटक पटक मन्त्री बन्नु परेको थियो तर अबको अवस्था त्यस्तो छैन पार्टीले आफ्नो अस्तित्व र पहिचानलाई स्थापित गरिसकेकोले पार्टीका विभिन्न व्यक्तिहरू मन्त्री बन्लान् तर म बन्दिन मन्त्री बन्नकै लागि मधेसी नेताहरू जे पनि गर्छन् भन्ने आरोप लागेकाले पनि महतोले छवि सुधार गर्ने प्रयास स्वरूप चुनाव नजिकै गर्दा यस्तो घोषणा गरेको निकटवर्तीहरू बताउँछन् केहीले भने मुलुक संहितामा गएपछि मुख्यमन्त्री बन्न अहिलेबाटै महत्वले प्रयास थालेको टिप्पणी गरेका छन् अब प्रधानमन्त्री या मुख्यमन्त्री हुने हो भने प्रश्न हो भन्ने प्रश्नमा भने महतोले कुनै जवाफ दिनुभएको छैन सद्भावनाध्यक्ष महतोले चुनावी प्रक्रियाप्रति असन्तुष्ट दलहरूसँग संविधानसभाको निर्वाचनको मिति र वर्तमान सरकारको विषयमा कुनै किसिमको सम्झौता नहुने ठोकुवा गर्नुभयो नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ वित्तीय अनुशासन कायम राख्नु उच्च मूल्यवृद्धि नियन्त्रण गर्नु तथा बजेटले लिएका लक्ष्यलाई सार्थक बनाउनु मौद्रिक नीतिको लक्ष्य हुने राष्ट्र ब्याङ्कले जनाएको छ चालु आर्थिक वर्षको बजेटले साढे पाँच प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धिलाई आठ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ मौद्रिक नीति मार्फत ग्रामीण तथा साना उद्यम कर्जा विस्तारलाई प्राथमिकतामा राख्ने राष्ट्र ब्याङ्कको तयारी छ यस्तै रियल इस्टेट अन्तर्गतको जग्गा सुधार तथा प्लटिङको लागि खुकुलो नीति ल्याउन लागि छ निर्वाचन आयोगले करिब सात लाख मतदाताको नामावली दर्ता हुन बाँकी रहेको जनाएको छ त्यसबाहेक तीस लाखभन्दा बढी विदेशमा छन् स्वदेशमा नै भइकन सार्मशान्तभित्र मतदाता नामावली दर्ता नगराएका र विदेशमा रहेका गरी करिब सैतिस लाख आगामी मङ्सिरमा हुने निर्वाचनमा मतदानबाट वञ्चित हुनेछन् निर्वाचन आयुक्त दोलक बहादुर गुरुङका अनुसार अहिलेसम्म एक करोड तेइस लाखभन्दा बढी मतदाता नावलीमा दर्ता भएका छन् जिल्लाबाट रेकर्ड आउने क्रम बाँकी रहेकाले झण्डै एक करोड चौबिस जना दर्ता भएको ठानेका छौँ उहाँले भन्नुभयो अब करिब छदेखि सात लाख मतदाता दर्ता हुन बाँकी रहेको अनुमान गरेका छौँ संविधान अनुसार अठार वर्ष पुगेर मतदाता नावलीमा दर्ता भएकाले जुनसुकै निर्वाचनमा मतदान गर्न सक्छन् राष्ट्रिय जनगणना दुई अनुसार अठार वर्षमाथिका नागरिक एक करोड चौन्न लाख छन् जनगणनापछि अठार वर्ष पुगेकाको संख्या करिब छ लाख रहेको अनुमान छ अर्थ मन्त्रालयले गरेको एक सर्वेक्षण अनुसार विदेशमा जम्मा तीस लाख मतदाता उमेरका नागरिक छन् चितवनको माडीमा गैंडाको आक्रमणबाट हिजो दिउँसो एकजनाको ज्यान गएको छ माडीको गर्दी चार पाँच पाण्ड बस्ने वर्ष अडतिसका सोमल बोटको ज्यान गएको स्थानीय सन्त बहादुर बोटले जानकारी दिनुभएको छ माछा मार्न रेउखोला गएका बोटलाई दिउँसो गैडाले आक्रमण गरेको थियो बोटको सब घटनास्थलबाट घरमा ल्याइएको मृतकका नाता पर्ने सन्त बहादुर बोटले जानकारी दिनुभयो पाँचजनाको परिवार रहेको बोटले माछा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 मोत्रेको दक्षिण अफ्रिकाले एकतिस दशमलव पाँच ओभरमा पूरै विकेट गुमाएर एक सय चालिस रन मात्र जोड्न सक्यो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए माओवादी आजदेखि एकल नेतृत्वमा जाने अध्यक्ष प्रचण्डले समूहगत रूपमा उठेका प्रश्नको जवाब दिएसँगै विस्तारित बैठक आज सकिँदै नेकपा माले केन्द्रीय कमिटी बैठकमा आज मनोनयनका विषयमा छलफल हुने कंग्रेस संस्थापक तथा नेपालका पहिलो जना निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एकतिसौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै र दक्षिण अफ्रिका र श्रीलंका र दक्षिण अफ्रिका बीचको एक दिवसीय क्रिकेटको पहिलो खेलमा श्रीलंका विजयी हौस् त बिहान दस बजी कर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार